ठगुन्ना सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका यातायात व्यवसायी र बढीमारीका यातायात प्रहरी बीचको विवाद झन्झन चुलिँदै जान थालेको छ यातायात व्यवसायहरू आफ्नो अडानबाट पछि नहटेपछि विवाद चुलिँदै गएको हो जिल्ला प्रशासन कार्यालय कैलालीमा आज भएको छलफल पनि बिना निष्कर्ष टुङ्गिएको छ यस क्षेत्रका आठवटा यातायात व्यवसायी र बढी मालिका प्राली बीचको विवाद समाधानका लागि भएको छलफल बिना निष्कर्ष टुङ्गिएको हो सुदूरपश्चिम यातायातको अगुवामा आन्दोलन थालेको यस क्षेत्रका व्यवसायीले मालिका प्रहरीको बस सञ्चालनमा अवरोध गर्दै आएका छन् मालिका प्रहरीले भने कानूनी प्रक्रिया पूरा गरिसकेपछि यातायात सञ्चालनमा अवरोध गर्ने अधिकार कसैलाई नभएको बताएका छन् छलफलमा सहभागी राजनीतिक दल तथा नागरिक समाजका अगुवाहरूले व्यवसाय गर्न पाउने अधिकारमा हस्तक्षेप गर्न नपाउने धारणा राखेका छन् कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रुइजालले कानूनी प्रक्रिया पूरा गरिसकेको यातायात प्रणालीलाई सञ्चालनमा कुनै पनि अवरोध नरहेको बताउनुभयो सुदूरपश्चिम पक्षधरले गुणस्तरीय सेवा नदिएसम्म मारेका यातायातको सेवा सञ्चालन गर्न नहुने अडान राखेपछि विवाह समाधानका लागि भएको छलफल बिना निष्कर्ष टुङ्गिएको हो यद्यपि विवाह समाधानका लागि जिल्ला प्रशासनले दुवै पक्षलाई बोलाएको जनाइएको छ डडेलधुरा बहुमुखी क्याम्पसमा गरिएको तालाबन्दी तेस्रो दिन खुलेको छ तलबको माग गर्दै शिक्षकहरूले गरेको तालाबन्दी खुल्याउने विषयमा आज जिल्ला प्रशासन कार्यालयमा क्याम्पस प्रशासन र प्राध्यापक संघ बीच भएको सहमतिपछि तालाबन्दी खुलाउने सहमति भएको हो तीन महिनादेखि शिक्षक र कर्मचारीहरूले नपाएको तलब अबको दस दिनभित्र उपलब्ध गराउने क्याम्पस प्रशासकको प्रशासनको प्रतिबद्धतापछि क्याम्पस प्रशासन र प्राध्यापक संघ बीच भएको सहमति अनुसार उन्नाइस गते बुधबार गरिएको तालाबन्दी आजबाट खुलेको हो जिल्ला प्रशासन मा भएको उक्त छलफलमा सहभागी प्राध्यापक संघका प्रतिनिधिहरूले क्याम्पस प्रशासनसँगै क्याम्पस प्रमुखको आलोचना गरेका छन् क्याम्पसमा हुने गरेका क्याम्पस विरोधी गतिविधिहरूलाई नियन्त्रणमा लिन नसक्ने तथा गलत गर्नेलाई कार्यवाही गर्न नसक्ने र अन्तमा अरूलाई दोष दिने गरेको भन्दै उनीहरूले छलफलमै सहभागी क्याम्पस प्रमुख नेत्र प्रसाद पनेरूको आलोचना गरेका हुन् क्याम्पस प्रमुख पनेरूले भने आफ्नो काम गर्ने वातावरण अरूले बिथोल्ने गरेको र आफूलाई काम गर्न समस्या हुने गरेको बताउनु भएको थियो समय समयमा कुनै न कुनै विषयले सुदूरपश्चिमका मुख्य क्याम्पसहरू मध्ये एक डडेलधुरा बहुमुखी क्याम्पसमा विवाद हुँदै आएको छ विवाद आउने बित्तिकै तालाबन्दी गर्ने प्रविधिले विद्यार्थीलाई विद्यार्थीहरू मार्कामा परेका छन् क्याम्पसको वातावरण सम्हाल्न नसक्दा अहिले राजनीतिक दलका विद्यार्थी संगठन र केही शिक्षकले नै तालाबन्दी गर्दा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको पढ़ाई प्रभावित हुँदै आएको छ बुद्धिजीवीहरूको बुझाइमा अध्ययन अध्यापन भन्दा पनि क्याम्पसमा बढे राजनैतिक गतिविधि हुने गरेका छन् नेपाल सरकार र भारतीय कम्पनी जीएमआर बेस माथिल्लो कर्णालीको विषयमा भएको सम्झौता खारेजीको माग गरिएको छ नेपाल किसान पार्टी र ग्रेटर नेपाल कञ्चनपुरले सम्झौता राष्ट्रिय हित विपरीत भएकाले खारेजीको माग गरेको हो आज महेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलनमा नेपाल किसान पार्टीका अध्यक्ष शिरोमणि ओझाले नेपालको जलस्रोतमाथि विदेशीको कब्जा जमाउने तरिकाले गरिएका सम्झौता आजदेखि खारेज हुनुपर्ने बताउनुभयो राष्ट्रको हित नहुने सम्पूर्ण सम्झौता खारेज गरेर नयाँ सम्झौता हुनुपर्ने उहाँको सुझाव छ यस्तै ग्रेटर नेपालका क्षेत्रीय महासचिव गौरव जोशीले चार हजार दुई सय मेगावाट क्षमताको माथिल्लो कर्णाली सम्झौताले नेपाललाई घाटा भएको बताउनुभयो उहाँले वर्षामा एक सय आठ र सुक्खायाममा छत्तीस मेगावाट विद्युत नेपालमा दिने सम्झौता र प्राकृतिक कारणबाट कम्पनीलाई क्षति भए नेपालले एक सय पचास प्रतिशत क्षतिपूर्ति दिने सम्झौताले नेपाललाई घाटै घाटा हुने बताउनुभयो कर्णाली सम्झौता खारेजीको माग गर्दै ग्रेटर नेपाल र नेपाल किसान पार्टीले दबाव दिन भोलि शनिबार महेन्द्रनगरदेखि कैलालीसम्म मोटरसाइकल र्याली गर्ने जनाएको छ कञ्चनपुरको दोधरा चाँदनीमा सुक्खा बन्दरगाहको अध्ययन गर्नका लागि नेपाल भारतको संयुक्त टोली गठन गरी निर्माण कार्य अगाडि बढाइने भएको छ नेपाल भारत दुवैतर्फ भौतिक संरचना निर्माण गरिने भएकाले दुवै देशका विशेषज्ञ सम्मेलित अध्ययन टोली गठन हुने भएको हो सुक्खा बन्दरगाहका लागि अध्ययन गर्न दुवै देशका विज्ञ सम्मेलित संयुक्त टोली बनाउने विषयमा इन्टर गभर्मेन्ट कमिटी आइए को बैठकमा समझदारी भइसकेको नेपाल इन्भस मोडल यातायात यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बहादुर बस्नेतले बताउनुभयो सुक्खा बन्दरगाहका लागि नेपाल भारतमा नेपालमा जस्तै भारततर्फ भन्सार क्वारेन्टाइन सड़क र रेलवे लगायतका संरचना बनाउनु पर्ने भएकाले संयुक्त अध्ययन टोली गठन हुन लागेको बस्नेतले बताउनुभयो दुधरा चाँदनीको भारतीय सीमा क्षेत्रमा आवश्यक संरचना बनाउने विषयमा भारतीय पक्ष सकारात्मक भए पनि दुवै देशका विज्ञ सम्मेलित संयुक्त समिति बनाउने निर्णय भएको हो अर्थ मन्त्रालयले सुक्खा बन्दरगाहको विषयलाई बजेट वक्तव्यमा समावेश गरेर प्राथमिकता प्राथमिकतामा राखेको छ सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गरिएको क्षेत्रमा वाणिज्य मन्त्रालय नेपाल इन्टर मोडल यातायात विकास समिति स्थानीय क्षेत्रका सांसद स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतले पटक पटक अनुगमन गरिसकेका छन् दुधरा साँदनी नगरपालिकामा पर्ने कञ्चभोज आसपास क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरिएको हो बैतडीका कक्षा तीनमा पढ्ने एघार प्रतिशत भन्दा बढी विद्यार्थी अक्षर नचिनिरहेको भेटिएको छ प्रारम्भिक तह पढाइ कार्यक्रम अन्तर्गत सफ्टवेयरका माध्यमबाट विद्यार्थीको सिकाइ स्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो यसमा खास गरेर नेपाली विषयमा स्वर तथा व्यञ्जन अक्षरको सामान्य चिनारीका बारेमा विद्यार्थीको सिकाइको स्तर मापन गरिएको बताइएको छ शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका छत्तिसवटा गाविसका एक हजार दुई सय एकानब्बे विद्यार्थीको सिकाइ स्तर मापन गर्दा एघार दशमलव सात प्रतिशत विद्यार्थी अक्षर नचिन्ने फेला परेको विश्व शिक्षाका जिल्ला कार्यक्रम संयोजक पदम धामीले बताउनुभयो कक्षा एकका पाँच सय एकसठी कक्षा दुईका तीन सय अठासी र कक्षा तीनका तीन सय बयालिस विद्यार्थीको सिकाइको स्तर मापन गरिएको उहाँले बताउनु भएको छ कक्षा दुईमा एकतीस दशमलव दुई प्रतिशत विद्यार्थी अक्षर नचिनिरहेका छन् कक्षा एकमा उनासी दशमलव पाँच शून्य प्रतिशत विद्यार्थी अक्षर नचिनिरहेको बताइएको छ निरन्तर विद्यार्थी मूल्याङ्कनको महत्व नबुझ्नु बालबालिकाको पढाइप्रति अभिभावकको ध्यान नजानु कक्षा कोठाको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएको देखिएको हो कक्षा तीनमा खर र अक्षर चिन्न सक्ने चौध दशमलव सात शून्य प्रतिशत रहेका छन् र अक्षर चिन्न सक्ने एघार दशमलव सात शून्य प्रतिशत रहेका छन् यसै गरी बिस्तारै अक्षर चिन्न सक्ने एकसठी दशमलव नौ प्रतिशत परीक्षार्थी रहेको बताइएको छ विद्यार्थीको सिकाइ उपलब्धि मापन गरिसकेपछि सिकाइ उपलब्धि बढाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र त्यसपछि मध्यावधि मूल्याङ्कन गरिने कार्यक्रम संयोजक धामीले जानकारी दिनुभयो दार्चुला प्रहरीले सर्वसाधारणलाई सीमा क्षेत्रमा आवत जावत गर्दा सीमित पैसा बोक्न आग्रह गरेको छ भारतीय सीमा क्षेत्रमा अनावश्यक पैसा बोक्दा भारतीय सुरक्षाकर्मीले दुःख दिने भन्दै प्रहरीले यस्तो आग्रह गरेको हो सीमा क्षेत्रमा आवत जावत गर्दा आफूसँग रहेको पैसाको बारेमा सशस्त्र प्रहरीलाई जानकारी दिन आग्रह गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका प्रहरी निरीक्षक शैलेन्द्र सिंह चौसिरले जानकारी दिनुभयो पछिल्लो समयमा पछिल्लो समय आशाको सिजनमा भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा चेक जाँचमा कडाई गरेको छ नेपाली नागरिकसँग नेपाली मुद्रा भेटिएपछि सोधपूछको नाममा दुःख दिने गरेको छ देशभर नब्बे प्रतिशत धान रोपाई सकिएको छ कृषि विभागका महानिर्देशक युवक ध्वज झिसीका अनुसार उच्च पहाड़मा बयानब्बे दशमलव एक नौ मध्य पहाड़मा बयानब्बे दशमलव सात शून्य र तराईमा अठासी दशमलव सात छ प्रतिशत रोपाई सम्पन्न भएको छ पश्चिमको तुलनामा पूर्वमा कम रोपाई भएको छ पूर्वाञ्चलमा एकासी दशमलव शून्य दुई मध्यमाञ्चलमा पञ्चासी दशमलव आठ पाँच पश्चिमाञ्चलमा छयानब्बे दशमलव सात एक मध्यपश्चिमाञ्चलमा सन्तानब्बे दशमलव दुई नौ र सुदूरपश्चिमाञ्चलमा उनासे दशमलव आठ आठ प्रतिशत रोपाई सकिएको छ सबैभन्दा धेरै सुदूरपश्चिमाञ्चलको बझाङ बाजुरा दार्चुला कैलाली र कञ्चनपुरमा सय प्रतिशत रोपाई सकिएको छ भने सबैभन्दा थोरै पूर्वाञ्चलको ताप्लेजुङ सभा र सोलुखुम्बुमा एकासी दशमलव आठ शून्य प्रतिशत रोपाई सकिएको विभागले जनाएको छ कञ्चनपुरको भीमदत्त नगरपालिका एघार भुजेलामा रोहित विष्ट हत्याकाण्डबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गरेको पत्रकार सम्मेलन मार्फत मृतक विष्टको हत्यारा नजिक पुग्न लागेको र आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ हत्यामा संलग्न भएको भन्दै प्रार परेका फरार पक्राउ परेका बिन्दास होटलका संचालक ज्ञानेन्द्र बहादुर चन्द सुभाष चन्द र पदमसिंह धामी विरूद्ध यही साउन पन्ध्र गते किटानी जाहेरी गरिएकोमा आवश्यक अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा जनाइएको छ पक्राउ परेका पदमसिंह धामी पनि सोधपूछकै क्रममा आफूले मारेर फालेको स्वीकार गरेका छनृ धामीले यही साउन छ गते राति दसदेखि एघार बजेको समयमा मृतक बेष्टको लासलाई तन्नामा बेरेर भुजेला खोलामा फलेको प्रहरी समक्ष बयान दिइसकेको र तन्ना समेत बरामद भएकाले सोही आधारमा नै प्रमाण मानेर अनुसन्धान भइरहेको जनाएको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ डडेलधुराका अधिकांश राजनीतिक दलहरू संघीयताको रक्षाको पक्षमा नेकपा माओवादी केन्द्र डोटीभित्र तीव्र विवाद एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि निवेदन पेश गर्ने बारे सूचना कृषि पेसालाई व्यावसायिक प्रतिस्पर्धी र मर्यादित पेसाका रूपमा विकास गर्ने र यसमा संलग्न उत्कृष्ट कृषकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विगतमा जस्तै आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा पनि जिल्ला स्तर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा सहभागी भई प्रतिस्पर्धा गर्न इच्छुक सम्पूर्ण कृषक महानुभावहरूलाई मिति दुई असार उनातिस गतेको पत्रमा प्रकाशित सूचनाको तीस दिनभित्र सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा नियमानुसार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 रेडियोको वार्षिक उत्सवमा सम्मान गरिनेछ तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हजमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी डट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं सुदूरपश्चिमका यातायात व्यवसायी र बढीमारीका यातायात बीचको विवाद झन डडेलधुरा बहुमुखी क्याम्पसमा लगाएको ताला तेस्रो दिन खुल्यो भारतीय कम्पनीसँग भएको अपरकर्णाले सम्झौता खारेजीको माग लगायतका समाचार अब बाँकी खबर डडेलधुराका अधिकांश राजनैतिक दलहरू राष्ट्रियताको रक्षाको पक्षमा उभिएका छन् आज डडेलधुरा सदरमुकाममा भएको राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक एक अन्तर्क्रिया कार्यक्रममा सहभागी जिल्लाका राजनैतिक दलका प्रतिनिधिले संघीयता आवश्यक रहेको बताएका हुन् राष्ट्रिय जनमोर्चाले आयोजना गरेको उक्त कार्यक्रममा जनमोर्चा बाहेक प्रमुख राजनैतिक दलका प्रतिनिधिले देशमा संघीयता लागू हुन गइरहेको अवस्थामा संघीयता देशका लागि उपयुक्त छैन भन्नु तर्कसंगत नहुने बताएका छन् कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गोकुल शाहीले संघीयता खारेजमा आवाज उठाउनु बाघमा चढेको मान्छे जस्तै भएको टिप्पणी गर्नुभयो त्यस्तै माओवादी केन्द्रका नेता लक्ष्मी धिक्तले राष्ट्रियताको रक्षाका लागि संघीयता खारिजी भन्दा पनि सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो त्यस्तै अन्य राजनीतिक दलका प्रतिनिधिले पनि संघीयता देशको आवश्यकता भएको भन्दै सबैले स्वीकार्नु पर्नेमा जोड़ दिएका थिए तर कार्यक्रममा जनमोर्चा ले आधार पत्र प्रस्तुत गर्दै संघीयता लादिन खोजेकै कारण टिकापुर घटना जस्ता द्वन्दहरू निम्त्याएको जनाइएको छ कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लालबहादुर झाग्रीले नेपालमा संघीयता हानिकारक हुने भन्दै संविधान संशोधनको माध्यमद्वारा संघीयता खारिज गर्नुपर्ने बताउनु भएको थियो नेकपा माओवादी केन्द्र डोटीभित्र तीव्र विवाद देखिएको छ हिजो साँझसम्म चलेको जिल्ला एकता भेलाबाट यो विवाद बाहिर आएको हो पार्टीको जिल्ला नेतृत्वले पार्टी सञ्चालन गर्दा विभिन्न कमजोरी गरेको भन्दै बहुसंख्यक जिल्ला कमिटी सदस्यहरूले अठारवटा बुधे फरक मत राखेका छन् फरक मत राख्नेमा निर्वाचन क्षेत्र नम्बर एकका एक्काइसजना र क्षेत्र नम्बर दुईका सातजना गरी अठाइसजना जिल्ला कमिटी सदस्य रहेको जिल्ला कमिटी सदस्य भरत बोहराले बताउनु भएको छ माओवादीको एकाउन्न सदस्य जिल्ला कमिटी छ पार्टीका मूलभूत मान्यता र संगठनको हित अनुसार जिल्ला नेतृत्व चल्न नसकेका कारण विवाद उत्पन्न भएको उहाँले बताउनु भएको छ सदस्यहरूले राखेका फरक मतहरूमा पार्टी नेतृत्वले क्षेत्र नम्बर एकलाई प्रवाह गरे ढंगबाट हेरेको पार्टी नेतृत्वमा गुटबन्दी चरम आत्मकेन्द्रित र व्यक्तित्ववादी चरित्र हावी हुनु स्कूलिङ प्रशिक्षण या कुनै किसिमको राजनीतिक वृद्धि विकासमा ध्यान नदिनु नेतृत्व निर्माण र विकासका सवालमा व्यवस्था गर्नु पार्टी प्रवेशको नाममा केही व्यक्तिलाई नेतृत्व दिँदा विश्वासघात हुनु र नेतृत्वले इमान्दार कार्यकर्ताको मूल्याङ्कन गर्न नसक्नु जिल्ला पार्टीलाई पुरै मागी खाने भाँडको रूपमा केही सीमित व्यक्तिको पेवा बनाउनु लगायतका बुदाहरू राखिएका छन् पार्टी नेतृत्व पुरै व्यक्तिवादी चरित्र विकास भएकाले फरक मत राख्नु परेको अर्का जिल्ला कमिटी सदस्य प्रेम नेपालीले बताउनुभयो उता जिल्ला कमिटी अध्यक्ष त्रिलोचन भट्टले नेतृत्वमाथि लगाइएका आरोपहरू झुट्टा रहेको बताउनु भएको छ पार्टी सञ्चालन गर्दा फरक मत फरक विचार आउनु सामान्य रहेको बताउँदै उहाँले यसलाई फरक मत भन्दा पनि सुझावका रूपमा ग्रहण गरेको बताउनु भएको छ डोटीमा देउडा प्रतियोग देउडा गीत प्रतियोगिता आयोजना गरेर सुरक्षित आप्रवासन सम्बन्धी जनचेतना बढाउने कार्यक्रम गरिने भएको छ जिल्लामा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवर्धन पहल कार्यक्रमको आयोजनामा सो कार्यक्रम गरिने भएको हो जिल्ला विकास समितिको सभाहालमा आज बसेको सरकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो निर्वाचन क्षेत्र स्तरमा कार्तिक मक्सिरको बेला लाग्ने ठूला मेलाहरूमा यस्ता जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ जसमा जसका लागि पहल कार्यक्रमको स्थानीय साझेदारी संस्था सामुदायिक विकास केन्द्र सीडीसी को संयोजकत्व रहने गरी जिल्ला विकास समिति नेपाल पत्रकार महासंघ गैर सरकारी संस्था महासंघ रेडियो नेपाल र लोक तथा दोहोरी गीत प्रतिष्ठान सदस्य रहने गरी आयोजक समिति पनि गठन गरिएको छ प्रतियोगिता समितिले प्रतियोगिता आयोजनाका लागि आवश्यक पहल गर्नेछ कैलालीको धनगढ़ी उपमहानगरपालिकाको चौराहा भन्सार रोडमा वर्षौंदेखि अव्यवस्थित रूपमा तरकारी बिक्री वितरण भइरहेको छ तरकारी बिक्रीको लागि अनुमति नदिएको भए पनि सड़क नै छोपेर तरकारी बिक्री भइरहेको हो सड़क छेउमै भइरहेको तरकारी बिक्री कार्यले ट्राफिक समस्या निम्त्याएको मात्र नभई अहिले वर्षाको समयमा रोग सार्ने समस्या पनि थपिएको छ हिलै हिलोका बीच ठेला तथा टोकरीमा राखेर तरकारी बिक्री कार्य भइरहेको छ पचास साठी ठेला तथा अन्य टोकरीमा बजार सञ्चालन गरिएको भए पनि तरकारी किन्न जाने सर्वसाधारणहरूले पनि नाक थुनेर जानुपर्ने स्थिति रहेको छ सड़क नै छोपेर हुने तरकारी बिक्रीको कामले आवजतमा मात्रै नभई दुर्गन्धित ठाउँमा बिक्री वितरण भइरहेको बिक्री वितरणको तरकारीले मानिसहरूमा रोग सार्ने उच्च जोखिम पनि रहेको स्थानीय वीरेन्द्र खड्काले बताउनुभयो अन्तर्राष्ट्रिय सड़क सञ्जालसँग जोडिएको चौराहा भन्सार सड़कमा हुने गरेको अव्यवस्थित तथा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने खालको क्रियाकलापले भारत हुँदै नेपाल आउने विदेशी पर्यटकलाई नराम्रो सन्देश दिन सक्ने उहाँले बताउनु भएको छ सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयको आयोजनामा आज धनगढ़ीमा वार्षिक समीक्षा गोष्ठी शुरू भएको छ गोष्ठीमा कृषि क्षेत्रको विकासका लागि शिक्षित युवाहरूले नै व्यावसायिक रूपले कृषि पेसामा लाग्नुपर्ने कृषि विज्ञहरूले बताएका छन् उनीहरूले पछिल्लो समयमा कृषिमा थुप्रै अवसरहरू रहेको भन्दै शिक्षित युवाले व्यावसायिक रूपमा कृषि पेसा अंगालेको मा मात्रै कृषि क्षेत्रको विकास हुने दावी गरेका छन् परम्परागत प्रविधिमा आधारित कृषिले कृषि पेसा व्यावहारिक हुन नसकेको भन्दै त्यसका लागि आधुनिक कृषि प्रविधि अपनाउन कृषि विज्ञले सुझाव दिएका छन् क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक शरद चन्द श्रेष्ठको अध्यक्षतामा शुरू भएको गोष्ठीमा कृषि मन्त्रालयका सहसचिव काशीराज दाहाल प्रमुख अतिथि रहनु भएको थियो त्यस्तै गोष्ठीमा कृषि मन्त्रालयका उप महानिर्देशक सूर्य पौडेल का निर्देशक राजेन्द्र प्रसाद मेश्र सुपरिवेक्षक कञ्चन राज पाण्डे सुदूरपश्चिमका नौवटै जिल्लाका कृषि कार्यालय प्रमुख र योजना अधिकृत लगायतको सहभागिता रहेको थियो गोष्ठी भोलिसम्म सञ्चालन हुनेछ कैलालीको अत्तरीय नगरपालिकाका पाँचजना अपाङ्गता भएका महिलालाई बाख्राका पाठा वितरण गरिएको छ परिलक्षित काठमाडौँ नामक संस्थाको सहयोगमा नेपाल अपाङ्ग महिला संघ तरियाले अपाङ्गता भएका महिलालाई पाठा वितरण गरेको हो आय आर्जनमा सहयोग पुगोस् भनेर प्रति महिलालाई दुईवटा पाठा निशुल्क वितरण गरिएको सो संस्थाले जनाएको छ वसुन्धरा रिसाल कुन्ती भिका चन्द्र ओझा पार्वती ढाँट र लक्ष्मी चौधरीलाई आज स्याउरीमा आयोजित एक कार्यक्रमका बीच पाठा वितरण गरिएको जनाइएको छ नेपाली सेनाको श्री नम्बर पच्चिस बहानी अड्डा भगतपुर ब्यारेज भीमदत्त नगर भीमदत्त नगरमा सयौं सियौं बाह्र सैन्य आधार तालिमको अन्तिम कवाज प्रदर्शन आज बिहान सम्पन्न भएको छ सेनाको नौ महिनो आधारभूत तालिम समापनको अवसरमा एक सय दुई जना सैन्यहरूको कवाज प्रदर्शनका साथै सैन्य कला प्रस्तुत गरिएको थियो सैन्यहरूलाई निर्देशन दिँदै श्री नम्बर पच्चिस बाहनी अड्डा भगतपुर ब्यारेजका पति सहायक रथी पदम कुमार आङदाम्बेले तालिममा सिकेको सिप पालना गरेर देशको सेवामा लाग्नुपर्नेमा जोड दिनुभएको थियो उहाँले सैन्य कौवा समेत निरीक्षण गर्नु भएको थियो सैन्य बाह्रौंको उक्त तालिमको सैन्य मीन बहादुर चन्द प्रथम घोषित भएका छन् भर्खरैको समाचारमा भगतपुर ब्यारेक हुनुपर्नेमा नेता भएकोले सच्याइएको छ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा दुई हजार बहत्तर साल माघमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए दोस्रो वर्ष दुई हजार एकहत्तरको शोध पत्र बाहेक राजनीति शास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ त्रिवी संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम दुई हजार पचासको परिच्छेद छैसठीको दुई सय अडसठी अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले एक चार शून्य एक छ सात क्रमाङ्कका परीक्षार्थीलाई त्रिवीबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी दुई हजार बहत्तर सालको परीक्षासम्म दुई वर्षका लागि निष्कासन गरिएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुर्घटनाहरू नभए पनि कैलालीमा मोटरसाइकलले कुकुरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् अतरियाबाट चौमला तेह्र जाँदै गरेको से तीन प दुई शून्य आठ आठ नम्बरको मोटरसाइकलले कुकुरलाई ठक्कर दिँदा मोटरसाइकल चालक धनगढ़ी उपमहानगरपालिका दुईका पचास वर्षीय धर्मचन्द्र चौधरी र उनका तेह्र वर्षीय छोरा विनोद चौधरी सामान्य घाइते भएका छन् बुवा धर्मचन्द्र चौधरीको पद्मा अस्पताल अतरियामा उपचार भइरहेको छ ठक्कर लागेको कुकुर भने मरेको ट्राफिक क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशभर मौसम बदलेको स्थिति रहनेछ यसका साथै यता पश्चिमी क्षेत्रका केही ठाउँमा मात्र मध्यम खाले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्तमा प्रमुख समाचार शीर्षक फेरि एकपटक सुदूरपश्चिमका यातायात व्यवसाय र बढी मालिका यातायात बेचको विवाद झन आफ्नो अडानबाट पछि हट्न नमान्दा प्रशासनमा भएको छलफल बिना निष्कर्ष टुङ्गियो डडेलधुरा बहुमुखी क्याम्पसमा लगाएको ताला तेस्रो दिन खुल्यो दस दिनभित्र शिक्षकहरूको तलब उपलब्ध गराउने सहमति भारतीय कम्पनीसँग भएको अपर कर्णाली सम्झौता खारेजीको माग दोधरा साधनीमा सुक्खा बन्दरगाहको अध्ययन गर्न नेपाल भारत संयुक्त टोली गठन गरिने बैतडीमा तीन कक्षामा पढ्ने एघार प्रतिशत बढी विद्यार्थी अक्षर नचिन्ने गरिएको भेटियो बालबालिकाको पढाइप्रति अभिभावकको ध्यान नजानु मुख्य चुनौती र देशभर नब्बे प्रतिशत रोपाई सकियो क्षेत्रगत रूपमा सबैभन्दा बढी रोपाई सुदूरपश्चिमाञ्चलमा सम्पन्न एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्राविधिक सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हौस समाचार बुलेटिनबाट हामी दुवै विदा हुन्छौ नमस्कार